नभुल्नुहोला कार्यक्रम लोक संकार अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझनकारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य तपाईँ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्ज अनि विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम लोकझनकारका हरेक नवीनतम बसाइहरूका साथमा हामी हरेक दिन उपस्थित हुने गर्दछौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको समय रहने गर्दछ र यो समयमा तपाईँका लागि लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर छलफल गर्ने गर्दछौँ कहिले नयाँ भाका कहिले पुराना भाका कहिले मध्यकालीन समयका भाका कहिले कलाकार मित्रहरूसँग कुराकानी अनि कहिले लोकसङ्गीतको विविध जानकारी यस्तै यस्तैमा कार्यक्रम लोक झन्कारको एक साता व्यतीत हुने गर्दछ र आज शुक्रबारीय श्रृङ्खला शुक्रबारीय श्रृङ्खलामा लोक सङ्गीतका क्षेत्रमा भइरहेका उतार चढावहरूका बारेमा हामी तपाईँलाई जानकारी दिने गर्दछौँ र सुरुवातमा भने एउटा मिठो भाका तपाईँको लागि अगाडि बढाउन चाहन्छु यो भाका पछि विविध जानकारीका साथमा हामी उपस्थित हुनेछौँ देख्ने आकाशैमा जुन छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन छ परे पानी पागल भइन् तर मेरी सानो दोष दिँदा आकाशैमा जुन्छ छ रुको देख्ने आकाश सबैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मनाउँछ रुखो नि आकाशैमा जुन्छ यो मायाले तडपाउँछ थाहा छ तर उनलाई सम्झे मन हौ सुमधुर भाकापछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक व्यवसायमा हामी जुटिरहेका छौँ र लोक व्यवसायमा आजको दिनमा हामी शुक्रबार व्यवसायमा छौँ र लोक सङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिने गर्दछौँ सुरुवातमा जानकारीतर्फ नै लागौँ यति बेला खेली गीतका नायक चन्द्रदन्त चन्द्रदत्त पाँडे अर्थात् पाँडे बाको प्रसङ्गबाट आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु लोकगीतका विभिन्न प्रकारहरूमध्येको महत्त्वपूर्ण एउटा गीत खेली गीत हो खेली गीत नेपाली ग्रामीण समाजका उपज हुन् यिनको स्रोत पनि गाउँ नै हो गाउँका बुढापाकाहरूले जसरी गाउँछन् त्यो नै यसको मूल स्वरूप हो गाउँका बुढापाकाहरू नै यस गीतका जन्मदाता अनि संरक्षक पनि हुन् यसलाई फरक फरक लयमा गाउन सकिन्छ खेली गीतको विषयवस्तु मूलत प्रेम नै हो दोस्रो यसको विषयवस्तु धर्म अनि संस्कार हो पूजाआजा तथा विभिन्न धार्मिक कार्यहरूमा खेली भजनको रूपमा पनि यसलाई गाउने गरिन्छ त्यसै गरी खेली गीत भावपूर्ण लोकगीत हो यसमा प्रेम करुणा भक्ति आदि जस्ता भावहरू अभिव्यक्त भएका हुन्छन् यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा खेली गीत अझ मौलाउन सक्दछ खेली गीतमा अन्जानमय भए पनि लय छन्दबिम्ब अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् खेल शब्दमा यी प्रत्यय लागेर खेली बनेको हो लोकगीतका सन्दर्भमा यसको अर्थ एक प्रकारको गीत भन्ने बुझिन्छ हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजाआजा रोदी आदिमा युवा युवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भन्न सकिन्छ यो गीत कहिले भजन बनेर कहिले प्रेम गीत बनेर त कहिले चुट्का बनेर नेपाली समाजमा गुन्जिँदै आएको छ यस खेली गीतलाई विभिन्न विद्वान तथा अनुसन्धानकर्ताहरूले आफ्नै तरिकाले खेली ख्याली आँधी खोले भाका रोइला चुड्का लोइरो आदि नामले पुकारेको पाइन्छ ख्याल ख्यालमा गाइने तथा खेलेर गाइने अनि यही भाकामा दोहोरी खेल्ने भएकाले यसलाई खेली भन्नु नै सान्दर्भिक देखिन्छ तर पछिल्लो समयमा रोइला भाका भन्ने चलन पनि बढेको छ गाउँघरका बुढापाकाहरूले यस्ता गीतहरूलाई खेलिने भन्ने गरेको पाइन्छ ब्राह्मण क्षेत्री लगायतका जातिमा प्रचलित यो गीत घर गोठ वनपाखा आदि ठाउँमा गाउन सकिन्छ त्यस्तै बाजाको रूपमा खैजडी मुजुरा लगायतका बाजा बजाउँदा रमाइलो भए पनि यसको गायनमा बाजाको अनिवार्यता छैन त्यस्तै यसमा नृत्यको पनि अनिवार्यता छैन यो गीत विभिन्न लयमा गाइन्छ यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ यस लेखमा खेले गीतका एकजना प्रतिभाशाली वृद्धको संक्षिप्त परिचय हामी अगाडि बढाउन लागिरहेका छौँ स्याङ्जा जिल्ला थुम्पोखरा गाविस वार्ड नम्बर पाँच स्थित तिवारी पसल भन्ने ठाउँमा गाविस भवनको पछाडि एउटा सानो र एक्लो घर छ त्यही घरमा एक दम्पति आफ्नो दुःख सुख जीवनयापन गर्दछन् यी जोडी कुनै समयमा दोहोरी गीतका सक्कली नायक नायिका थिए उमेरले असी नागेका वृद्ध चन्द्रदत्त पाँडे अर्थात् पाँडेबा सारा खोलाभरि पाँडेबाका नामले प्रसिद्ध छन् खेली गीतका महानायक नै उनलाई भन्न सकिन्छ सामान्य लेखपढ मात्र जानेका पाँडेबाले सोह्र वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेका हुन् उनी गीतमै सवाल जवाब गर्दछन् गीतमै बात मार्दछन् कोही नौलो मानिसदेखि कि त गीतैमा उसको परिचय सोध्नेदेखि लिएर गीतकै माध्यमबाट प्रशंसा गुणगान गाउन थाल्दछन् यस्तो अद्भुत प्रतिभा छ उनीभित्र पाँडेबाको सम्बन्धमा गाउँलेहरू अनेक चर्चा गर्छन् उनका पहिले पहिलेका गीत गाउँदाका क्षणहरू आज सबैका लागि किम्बदन्ती जस्तो बन्ने गरेका छन् गाउँलेको मुखबाट सुनेको एउटा सत्य तर किम्बदन्ती जस्तो लाग्ने प्रसङ्ग यस्तो छ पाँडेमा सानैदेखि गीत गाउन खप्पिस थिए घरमा आर्थिक अवस्था राम्रो नभएकोले उनी पेखुमा तत्कालीन राजा साहेब खाँडहरू कहाँ गोठालो बसेका थिए पाँडेबाकै मुखबाट भनिएको कुरा यो दिनभर साउका काम गर्थे साँझ परेपछि उनी गीत गाउने ठाउँ खोज्दै हिँड्थे त्यति बेला भूमि बजार अहिलेको वालिङ नगरपालिका अत्यन्तै प्रसिद्ध थियो जताततैबाट गाउँलेहरू नुन तेल मरमसला र अन्य सामान लिन भुम्रे आउने गर्दथे मोटर बाटो खनिएको थिएन डोकोमा सामान बोकेर आउने र साँझ त्यतै बस्ने गर्दथे यसरी बस्ने बेला रात परेपछि उनीहरू रोदी बस्दथे ठिटाठिटीहरू रातभर दोहोरी गाएर बस्ने क्रममा कोही त्यतैबाट बिहे गरेर भाग्ने चलन थियो पाँडेबा पेखुमा गोठालो बस्थे तर सुकौदीमा रुदी गाउन जान्थे यसरी गाउँदै जाँदा एउटी महिलासँग उनको पिराती बस्यो गाउँदा गाउँदै उनीहरूले तिन दिन र तिन रात बिताए अनि ती महिला जो विवाहित थिइन् र श्रीमान इन्डिया थिए तिनैसँग उनले गीतैको माध्यमबाट विवाह गरे विवाह गरेको केही समयपछि कुनै रोगको कारण उनकी श्रीमती अन्धी भएपछि पाँडेमा मर्माहत भए उनले पत्नीको उपचार गराउने निदो गरे अर्काको घरमा गोठालो बसेको मानिससँग उपचार गराउन लैजाने पैसा पनि थिएन थियो त केवल उनीसँग गीतको खानी थियो प्रतिभा प्रतिभा मात्रै थियो त्यति बेला सिद्धार्थ राजमार्ग बनिसकेको थियो र वालिङदेखि काठमाडौँसम्म बसहरू चल्न थालिसकेका थिए उनी पत्नीलाई लिएर बसमा चढे बसमा चढेपछि उनले आफ्नो सिटमा बसेर गीत गाउन सुरु गरे बसको ड्राइभर कन्डक्टर खलासी सबैको प्रशंसा गर्दै उसको रूपरङ्ग चालचलनको बयान गर्दै गीत गाउन सुरु गरे उनको सिट वरिपरि बस्ने मानिसहरूले समेत प्रशंसा गर्दै गीत सुन्न थाले गीतकै माध्यमबाट आफ्नै पत्नी अन्धी भएको आमासँग पैसा नभएको र काठमाडौँ उपचार गरेर गराउन लैजान लागेको बताएपछि गाडीका स्टाफ यात्रीहरू सबैलाई उनलाई सहयोग गरे एक रुपियाँ नत्रिवनी काठमाडौँमा उत्रे वीर अस्पताल पुगेर पत्नीलाई भर्ना गरे त्यहाँ पनि डाक्टर नर्स लगायत अस्पतालका सबैलाई गीत सुनाएर निशुल्क उपचार गरेर पत्नीलाई आँखा देख्ने बनाएर गीत गाउँदै घर फर्के यो उनको स्मरणमा अझै पनि ताजै छ यसबाट हामी उनको अद्भुत क्षमता सजिलै बुझ्न सक्छौँ नेपाली लोकगीतको यस्तो जिउँदो महाकाव्य आज गाउँमा फालिएको छ उनका गीतहरूको बायाँ खोलाको भेल जस्तै उर्लँदै बग्दै हराएर गएका छन् उनी एकैपटकमा बाह्रवटा लय भाका निकालेर गाउने दावी गर्छन् यति मिठो स्वर लय यति मार्मिक शब्द उनीसँग कि जसलाई यहाँ लिपिबद्ध गर्न लेखक असमर्थ छन् वर्तमान समयमा नेपाली लोकगीतको बजार तातेको छ जता हेऱ्यो त्यता सुन्यो लोकगीत नै लोकगीत छन् एउटा कार्यक्रममा स्टेजमा गयो भने एउटा लोकगायकले एक लाख रुपियाँसम्म कमाएका प्रसङ्गहरू बेला बेलामा मिडियामा आउँछन् कोठाभित्र बसेर चार पाँचवटा लयलाई मिश्रण गरेर आफ्नै नयाँ लय सिर्जना गर्ने र आफूलाई लोकगायक हुँ भन्नेहरू देख्दा लाज लाग्न सक्छ लोकगीतमा लोक अर्थात् समाज प्रतिबिम्बित हुनुपर्छ लोकका आवाजहरूले मात्र लोकगीत भन्न सकिन्छ ती सबै हराउँदै गएको वर्तमान अवस्थामा पाँडेबा एउटा जिउँदो लोक महाकाव्य हुन् उनी अब डाँडापारीका जुन भइसकेका छन् अस्सी वर्ष नागिसकेका वृद्धलाई समयमै चिनेर समयमा उनीभित्रको प्रतिभा उनका गीतहरू रेकर्ड गराउन सक्यो भने नेपाली लोकगीतले वास्तविक स्वरूप भेट्ने थियो कि यसै सन्दर्भमा पाँडेबा र उनको प्रतिभाको विषयमा यस पङ्क्तिकारको विशेष पहलमा चौथो वालिङ महोत्सवको अवसरमा खेलेगीत प्रतियोगिताको उद्घाटन पाँडेबाद्वारा नै गराउने र उनलाई सम्मान गर्ने काम भयो त्यस्तै क्रममा उनका गीतहरू रेकर्ड गरेर वालिङ एफएम त्यस्तै रेडियो नेपाल र उज्यालो नाइन्टी नेटवर्कबाट प्रसारण गर्ने काम पनि भयो त्यसै गरी विभिन्न टेलिभिजनहरूको कार्यक्रम मार्फत पाँडेबाको विषयमा अत्यन्तै सुन्दर कार्यक्रम पनि प्रसारण भयो यसबाहेक पोखरामा लोककवि अलिमिया बाङ्मय प्रतिष्ठानको तेह्रौँ स्थापना दिवसको अवसरमा आयोजित भव्य समारोहमा पाँडेबालाई सम्मान गर्ने काम भयो त्यस कार्यक्रममा पाँडेबाका गीतहरू सुनेर र उनका जीवनका कथा व्यथाहरू सुनेर र प्रत्यक्ष हेरेर कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोदनाथ प्रसिद्ध लगायत अन्य उपस्थित महानुभावहरूले उनका गीतहरू रेकर्ड गराएर संरक्षित गर्नुपर्नेमा जोड दिएका थिए पाँडेबाको विषयमा केही भएका पहलहरू हामीले यहाँ चर्चा गऱ्यौँ यतिले मात्र लोकसङ्गीतका पारखी हरूले गर्नुपर्ने दायित्व पुरा हुँदैन लोकसङ्गीतमा हिँड्ने मान्छेले गरेर मात्रै यतिले दायित्व पुरा हुँदैन अनुसन्धान गर्दै जाने हो भने नेपालका गाउँठाउँमा यस्ता थुप्रै प्रतिभाहरू अध्यारो कुनाको बत्ती झैँ लुकेर बसिरहेका छन् तिनलाई बाहिर ल्याउनमा संस्कृतिको जगेरामा लागेकाहरूको पहल भइरहनु पर्दछ पाँडेबाका गीतहरू छिट्टै रेकर्ड हुने कुरामा विश्वस्त हुन सकिन्छ उसमा सबैको सहयोगको आवश्यकता छ अन्त्यमा पाँडेवाद्वारा गाइएका केही गीतहरूलाई यहाँ हामी उल्लेख गर्न चाहन्छौँ पोखरीको पानी चामल धोए चौलानी सम्झेकै त हौलानी म त स्याङ्जा जिल्ला बहिनी पाल्पा जिल्ला कि माया लाउन मिल्ला कि भन्छन् दाई गाउँले बोले हाँसे लै भायो घरबारे भै भ्यायो खर काटेर राखे भाटा काटी छाइदिउँला डबल माया लगाइदिउँला उरा ठिलो मन बतासिलो चौपारी यो बहिनीले सौपारी पोखरीको पानी कसले लयो खोलेर के काम लायो बोलेर जगतै उज्यालो जुनले र घामले सीतालेर रामले गाई कराउँदै गोठा कता गइरहेछ अचल के काम भइरहेछ मैले माया लाएको तिमीलाई होइन उनलाई हो घामलाई होइन जुनलाई हो पारी पारी वनपालेमा चिलाउनेमा चिल बस्यो यदै तिमीलाई दिल बस्यो दिल बसेको फुल सुके पनि लाउने हो अब कहिले आउने हो अब भेट हुने अब आउने दसैँलाई नभने है कसैलाई तिमी भन्दाखेरि असिना र पसिना एकछिन कतै बसिना त्यतै पाइ त्यतै सालिम लर्केको दिलमायालाई पर्खेको निकै राम्रा राम्रा उनले भनेका गीतका टुक्काहरू र हामीले यो कार्यक्रममा यो सामग्री प्रस्तुत गऱ्यौँ लोकगीतमा पिएचडी अनुसन्धानरत तुलसी प्रभासले लेख्नुभएको यो लेख नेपाली कला वेबसाइटबाट हामीले साभार गरेर पढ्यौँ कार्यक्रम लोक व्यवसायमा एउटा विश्राममा जानुपर्छ भन्ने इसारा राजको रह्यो एकैछिन छोटो विश्राममा जान्छौँ विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ कार्यक्रम लोक अनि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगै रहनुहोला अरे हो झुम्रे छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको ऊ छोरो त आयो भन्छु म होइन धर्मेन्द्र फोटो ल्याइस् भन्छु म फोटो लिन त पर्सि बोलाछ चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सही चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म खुरुकको त्यही गइहाल बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ यति राम्रो घर होइन या ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाउ छाडी हम्स मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर एन नाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी सङ्गा जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्च फेरि पनि स्वागत छ एकैछिनको विश्रामपछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज अनि कार्यक्रम लोकझनकारीको व्यवसायमा हामी जुटिरहेका छौँ हामीले आज शुक्रबारे श्रृङ्खलामा लोकसङ्गीतका विविध पाठहरूमाथि रहेर कुराकानी गरिरहेका छौँ खेली गीतका नायक पाँडेबाको बारेमा कुराकानी गऱ्यौँ विश्रामभन्दा अगाडिको समयमा अब कुरा गरौँ देवी घरतीको वास्तविक कहानी समेटिएर तिजको गीत बजारमा आउने क्रममा छ रेकर्ड भइसकेको छ तिज नजिकै सँगसँगै तिजका गीतहरू आजभोलि स्टुडियोहरू पुरै प्याक हुन थालेका छन् तिजका गीतहरू रेकर्ड गराउनका लागि तिज आउन तिन महिना करिब करिब बाँकी छ तर कलाकारहरूले तिजका लागि धेरै थरी गीत रेकर्ड गरिसकेका छन् तिज विशेष गरी नारीले वर्षभरि पाएका दुःख सुख सासु ससुराले दिएका पीडा सामाजिक घटनाक्रम सुनाउने चाड हो कलाकार पनि त्यस्तै विषयवस्तुलाई आफ्ना गीत बनाउँदै आएका छन् तर यसपटक एउटा तिजको गीत भने बिल्कुलै नौलो पाराको छ चर्चित गायिका देवी घरती मगरले तिजे गीत सुन्दा रमाइलो लागे पनि पुरै गीत उनको आफ्नै जीवनसँग जोडिएको छ देवी घरती मगरले गाएको एउटा गीत पछिल्लो समयको राति राति गाउन थाले दोहोरी साँझमा गीता त्यति बेलै भेट भएको राजु ढकालसित लाउरेसँग बिहे गरिदिन्छु भन्थे दाजुले मलाई आफ्नो बनाए गायक राजुले राजु ढकाल र देवी घरती वास्तविक जिन्दगीमा श्रीमान श्रीमती हुनुहुन्छ र यही विषयलाई दाजुले लाउरीसँग बिहे गरिदिन्छु भन्दा भन्दै म आफैले राजु ढकाललाई रुज्न पुगेँ भन्ने कुरा देवी घरतीको भाकामा रहेको छ एकनारायण भण्डारीको लय शब्दमा तयार भएको यो गीत गत सोमबार मालश्री स्टुडियोमा रेकर्ड हुँदै थियो स्टुडियोमा देवीले गाउने बाहिर राजुले सुन्ने गर्दै थिए लय तथा शब्द सङ्कलक एकनारायण भण्डारी भाका सिकाउँदै थिए यस्तो गीत बनाउनुको कारण खुलाउँदै भण्डारीले भने राजु बाहुन परिवारको र देवी मगर समुदायकी हुन् अझ पनि हाम्रो समाजमा यस्तो सम्बन्ध पचाउनु मुस्किल पर्छ त्यसैले सामाजिक चेतनाको लागि यस्तो गीत लेख्नु परेको हो देवी र राजु ढकालको वास्तविक कहानीमा यो गीत बनेको छ सुन सुन दिदीबहिनी दाजुभाइले सुन काठमाडौँमा छिरेकीमा कलाकार हुन लाउरेसँग बेगर दिन्छु भन्थे दाजुले मलाई आफ्नो बनाए गायक राजुले देवी भावनामा बगेर गीत गाउँदै थिइन् गीतमा भने जस्तै तनहुँ पुरकोटका राजु ढकालले पाण्डव खानी बागलुङकी देवी घरतीलाई विवाह गरेका हुन् लामो प्रेम सम्बन्धलाई जोडीले विवाहमा परिणत गराएका थिए बिहेपछि समाजमा चलेका प्रसङ्ग मगर र बाहुन बिचको नयाँ नाता लगायतका वास्तविक विषयलाई गीतले बोकेको छ तिजे दोहोरीका रूपमा रहेको गीतमा राजु ढकालले भनेका छन् तिम्रो हुन यो धरतीमा पाइला टेकेको रहेछ मेरो भाग्यमा गायिका लेखेको छोराको आमाबुवा एक छोराको आमा बुवा भइसकेका राजु र देवीले यो गीतबाट राम्रै प्रशंसा पाउने आशा गरेका छन् हेरौँ भोलिको दिनमा यो गीतले कत्तिको बजार तताउँछ त्यो भने आगामी दिनले नै देखाउनेछ यिनै विविध जानकारी सँगसँगै आजका लागि कार्यक्रम लोक जानकारको समय सकिएको छ भन्ने इसारा राजबाट मैले पाइरहेको छु पृष्ठभूमिमा एउटा भाका पनि गुन्जिरहेको छ यसै भाकालाई छोड्दै हामी बिदा माग्नुपर्ने हुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान बनाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको ध्वनि तरङ्गमा भोलि फेरि पनि कार्यक्रम लोकझनकारको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म दर्पण पारीबाट सघाउने आत्मीय मित्र राजलाई धेरै धेरै धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोक झन्कारको व्यवसायीबाट बिदा चाहन्छु नमस्कार गरेर मिठा मिठा कल्पना दर्शन पाइन मैले आँसु मात्रै पाएँ तिम्रो दर्शन पाइन मैले आँसु मात्रै पाएँ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य